सबैले देख्छन् बन्डडेको बे बन्डडेको बे तारकलले देख्ला मन्डडेको बे मन्डडेको बे सबैले देख्छन् बन्डडेको बे बन्डडेको बे तारकलले देख्ला मन्डडेको बे मन्डडेको बे चारै मिठो राम भेडाको बे राम भेडाको बे सम्झना आउँछ कोही बेलाको बे उही बेलाको बे अचारै मिठो राम भेडाको बे राम भेडाको बे सम्झना आउँछ कोही बेलाको बे उही बेलाको बे चरी कठै बरी बे कठै बे आँसु झर्यो बगर आँखै भरि बे आँखै भरि बे रुखै माथि चरी कठै बे कठै बरी बे आँसु झर्यो बगर आँखै भरि बे आँखै भरि बे कठै भरि बे कठै भरि बे आखै भरि बे आखै भरि बे कठै भरि बे कठै भरि बे